न जति सजिलो सुख छदा सबै आफ्नो दुख पर्दा छैन रहेछ सँगै हाँस्ने सँगै रुने यही एउटा ऐना रहेछ सुख छदा सबै आफ्नो भोली देख्छु केवल धनमा माया देखने देख्नै गाह्रो किन होला बाटी डोरी देखा बटी माया गर्छन् चोखो माया छैन रहेछ सँगै हँस्ने सँगै रुने यही एउटा होइन रहेछ सुख छँदा सबै आफ्नो छ छैन तर पनि साथी बन्छ दुःख पर्दा सबले यहाँ बार भन्दै जरा खन्छ आँसु मात्र सधैँ आफ्नो खुसी आफ्नो होइन रहेछ सँगै हाँस्ने सँगै रुने यही एउटा होइन रहेछ सुख छँदा सबै आफ्नो